जब खुसी हुन्छ मान्छे उसले संसारलाई बिर्सिन्छ र जब दुखी हुन्छ मान्छे तब उसले सारा संसार जसलाई बिर्सिसकेको छ त्यसलाई सम्झिने गर्छ बारम्बार किनभने मान्छे पनि यही संसारमै बाँच्नुपर्ने एउटा प्राणी हो यहाँ धेरै मान्छेहरू यस्ता छन् जसका जीवनका उकाली ओह्रालीहरूमा धेरै उतार चढावहरू आएका छन् मन गरुङ्ग नबनाउनुहोस् मन हल्का पार्नको लागि तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ नमस्कार हिट्स एफएम नाइन्टी वान पोइन्ट टूमा फेरि एकपटक समय सुरु भएको छ हिरो होन्डाको मेरो कथा मेरो गीतको जहाँ प्रत्येक पटक मैले प्रस्तुत गर्ने गर्छु तपाईँकै जीवनका भोगाईका कथाहरू तपाईँको साथमा अहिले छु मनोज केसी आज पनि म त्यसै आएको छैन यस्तै एउटा सत्य कथालाई मैले लिएर आएको छु जसलाई लेखेर यहाँसम्म पठाउनु भएको छ शैलेश शाहजीले तपाईँको जीवनमा पनि यस्ता तिता मिठा अनुभवहरू पक्कै हुन सक्छन् लेख्नुहोस् न आफ्नो जीवनका उकाली ओह्राली पार गर्ने क्रममा तपाईँले बटुल्नुभएका ती अनुभवहरूलाई हाम्रो यो ठेगानामा हिरो होन्डाको मेरो कथा मेरो गीत हिट्स एफएम नाइन्टी वान पोइन्ट टू पोस्ट बक्स नम्बर दुई एक नौ एक दुई काठमाडौँ वा तपाईँले हामीलाई सजिलै इमेल पठाउन सक्नुहुन्छ त्यसको लागि हाम्रो इमेल ठेगाना छ मेल एट हिट्स एफएम डट कम डट एनपी मेल एट हिट्स एफएम डट कम डट एनपी यो समय जति गतिशील छ उति नै मूल्यवान पनि छ त्यसैले यो गतिशील अनि मूल्यवान समयको एक पल पनि खेर नफालिकन सुरु गरौं आजको हिरो होन्डाको मेरो कथा मेरो गीतलाई timbró पर्छ कसैको मन दुख्छ कसैले आफ्नो जिन्दगी बिग्रियो भनेर सोध्छ त्यो सबै आफ्नो लागि मात्रै सोच्ने गर्छ तर कसैले पनि अरूको बारेमा यस्तो सोच्ने गर्दैन यदि सोच्ने हो भने विश्वास गरेकै मान्छेले किन धोका दिन सक्छ र आफ्नो जीवनमा पनि यस्ता पलहरू यस्ता मोडहरू धेरै नै आएका छन् मेरो त्यसैले मैले पनि यस्ता मान्छेहरूको धेरै नै नजिकबाट अनुभव गर्न पाएको छु उनीहरूको व्यवहार हेर्दा सुरु सुरुमा त लाग्छ त्यो मान्छेले मेरो केही पनि बिगार गर्नै सक्दैन जहिले पनि मेरै साथमा हुन्छ तर यस्तो सोच्नु र निस्वार्थ भावले कसैलाई विश्वास गर्नु त आफ्नै गल्ती मात्र हुने रहेछ मलाई अहिले आएर महसुस हुन थालेको छ कि यो संसार वास्तवमा स्वार्थी रहेछ संसारका मान्छे त झन् जति धेरै नजिक भइयो उति नै स्वार्थी हुने रहेछन् पहिले नै त्यस्तो हुने हो भने किन मबाट गल्ती हुन्थ्यो र जसलाई धेरै विश्वास गरेर आफ्नो सर्वस्व ठानियो उसैले अहिले घात गरेको देखेर पनि अचम्म लाग्छ मलाई त ती पुराना दिन सम्झिँदा पनि धेरै नै दुःख लाग्ने गर्छ मैले किन आफ्नो पढाइलाई निरन्तरता दिएछु जस्तो लाग्छ मैले पढाइलाई त्यसरी निरन्तरता नै नदिएको भए त्यहाँसम्म पुग्ने नै थिइनँ र उनीसँग मेरो भेट नै हुने थिएन जब भेट नै हुँदैन थियो भने किन मनको र मायाको कुरा चल्थ्यो र किन नजिक भइन्थ्यो र उनले के सोचेर यस्तो व्यवहार गरिन् त्यो मलाई थाहा छैन तर यस्तै रहेछ संसार साह्रै नै स्वार्थी मान्छेहरूको भिडले भरिएको रहेछ आफ्नो सजिलोका लागि जे पनि गर्न तयार हुने नाटकै सही कसैको माया र मनको भावनासँग खेलेर भए पनि आफ्नो काम सजिलो बनाउने मान्छेहरू मैले प्रशस्तै भेटे धेरै मान्छे नै किन भेट्नु पर्यो र एकैजनाले देखाएको व्यवहारले पुग्छ सबै कुरा त तिमी आफ्नै मुटु नै काटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो माया बोक्ने मुटु नै काटे जस्तो मैले टेक्ने धरती नै फाटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो भो छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा तिम्रो आँसु मेरो हातले बुझ्न नपाउँदा के छ तिमीलाई कस्तो छ बुझ्न नपाउँदा तिम्रो आँसु मेरो हातले बुझ्न नपाउँदा दैवले नै ठुलो थिए दैवले नै ठुलो खेल खेले जस्तो भयो आधी मात्र बिस्पिएर ढले जस्तो हो माया बोक्ने मुटु नै काटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो मैले टेक्ने धरती नै फाटे जस्तो हो दाजुभाइ दिदीबहिनी फेरि नो प्रधानमन्त्री इन दिस कन्ट्री Oh no, no note, no vote, who oh, no vote. What to do, Prabhu? Hey, can you tell me about the future? Yoti Harma, Rajniti Manaza, Hits FM Bazaar. Wah, wah, wah, good, good, no election, very good selection. Hey, the FM 91.2. Oh my god, it's a song. <laughs> आविष्कारी नया क्वांटम कोर इंजन द्वारा विकसित नया सुपर स्प्लेंडर यसमा पाउने सम्पूर्ण गुणहरूको सर्वश्रेष्ठ भयो Domto World Hair Expert. Try running your fingers through your hair. Can't get to the ends? I'll show you why. With my perfect hair scale. Many girls have tangles and get stuck at six because the lower part of hair is older and rougher, so it tangles and breaks easily. That's why Sunsilk and I have co-created a new conditioner. Massage it into the lower part and score a 10. Enjoy running your fingers through tangle-free hair. Sunsilk conditioners for perfect hair that scores a 10. विद्यार्थीहरूको लागि क्यानाडा र अमेरिका बाहेक संसारको जुनै ठाउँमा गए पनि एक वर्षको लागि दुई सय उनान्से डलरमा ट्राभल एन्ड मेडिकल इन्सुरेन्स हुन्छ नि थाहा छैन मात्र हिमालयन जेनरल इन्सुरेन्समा फोन चार दुई तिन एक सात आठ आठ KFA Business School, affiliated to VMU, introduces a four-year BBA program with specialized PG diploma in finance and marketing and parallel courses in professional banking and insurance. Deadline for admissions, 22nd November. So, for the most professional BBA program, call KFA Business School. Phone 449-1414. 449-1414. सिद्धार्थ सर्वोत्तम बचत सबैका लागि आकर्षक प्रतिफलका साथ बढौँ अगाडि दैनिक मोजदातमा वार्षिक आठ प्रतिशतको आकर्षक ब्याज दर निशुल्क अन्तर शाखा कारोबार सुविधा तथा विविध ब्याङ्किङ सुविधाहरू आजै सिद्धार्थ सर्वोत्तम बचत खाता खोली आकर्षक प्रतिफल प्राप्त गर्नुहोस् सिद्धार्थ ब्याङ्क तपाईँको समृद्धिका लागि फ्युचर रक स्टार यो लिभ फेयर एन्ड लभली हिजो मात्र लगाएकी थिएँ डाइटिङ हिजो मात्र गरेको थियो न्युज पेपर हिजो मात्र पढाएको थियो प्र्याक्टिस कम अन हिजो मात्र गरेकी थिएँ तर दिदी हजुर जस्तै बन्नु छ त्यसो भए हरेक दिन प्र्याक्टिस सँगसँगै यो पनि हरेक दिन फेयर लभली मल्टिभिटामिन हरेक दिन लगाएपछि पाइन्छ गोरु अनुहार पहिले भन्दा धेरै बढी देखी हर एक दिन पूजा दसैँ तिहार धमाका एक्काइस तोला सुनको तहलका Honda मोटरसाइकल खरिद गर्दा स्क्रच कुपन प्राप्त गर्नुहोस् र जित्नुहोस् चार हजारदेखि दस हजार सम्मको नगद पुरस्कार साथै एउटा उपहार कुपन प्राप्त गरी दस दस ग्राम सुन पच्चिस जनालाई प्रत्येक मोटरसाइकलको खरिदमा हन्डा हेलमेट सित्तैमा हाम्रो कपाल क्लिनिक प्लसको कमाल बाक्लो छ साह्रै क्लिनिक प्लस भएरै सङ्किलो पनि छ क्लिनिक प्लस छ नि त कति पर्छ आमा एकै रुपियाँमा अनि दुई रुपियाँमा पनि क्लिनिक प्लस स्याम्पूको स्यासे एक रुपियाँ अनि दुई रुपियाँ दुबईमा उपलब्ध छ हेर्दाखेरि शून्य हुन्छ आउन सके दिन के के हुन्छ सोचौँ हामी बुझौँ एकैछिन पहिलो पाइला जीवनको बचत गरौँ आज दोस्रो पाइला सुरक्षाको तेस्रो कर लाभ शून्य विचार गरौँ एकछिन प्राइम लाइफ इन्सुरेन्स सुरक्षित भविष्य प्राइम लाइफ इन्सुरेन्स Close Up 14th Hits FM Music Awards 2067. Co-sponsored by Pepsi. Associate sponsors Ace Development Bank, Matapusre Bank, Mega Bank, Prithvi Remit, Nepal Investment Bank, and Prime Life Insurance. Honda ko मेरो katha मेरो geet. मेरो नाम शैलेश शाह मेरो घर पूर्वमा पर्छ अहिले दस वर्ष भयो म काठमाडौँमा बस्न थालेको दुई हजार सन्ताउन्न सालमा स्कुले पढाइ सकाएर उच्च शिक्षा हासिल गर्नको लागि म यता आएँ घरमा हाम्रो ठुलो परिवार छ बुबाका दुई दाजुभाइ हुनुहुन्छ ठुलो बुबा र मेरो बुबा त्यसपछि मेरो काका मेरो बुबा माइलो भएकाले पनि कसैको साथ छोड्न सक्नु भएन नत्र उहाँलाई विदेश जाने अवसरहरू थुप्रै आउने गर्छन् काकाले खेती गर्नुहुन्छ ठुलो बुबा एउटा किराना पसल चलाएर बस्नु भएको छ मेरो बुबा पनि समय समयमा धेरै ठाउँमा पुगेर आउनु भएको छ त्यसैले मलाई पढ्नको लागि सबैले सहयोग पनि गर्नुभएको छ घरमा सबैले उत्तिकै माया गर्नुहुन्छ जसका कारण मैले आजसम्म कसैलाई पनि नराम्रो सोच्नु परेको छैन र नपरोस् पनि यदि उहाँहरूले चाहने हो भने धेरै नै सजिलैसँग छुटिनुहुन्छ गाउँमा सम्पत्ति नभएको पनि होइनौ हामी सबैले मानेकै परिवार थियो मेरो ठुलो बुबाको सन्तान भएन त्यसैले मलाई जन्मेदेखि नै उहाँहरूले निकै माया गरेर राख्नुभयो काकाको बिहे भएको थिएन म जन्मिँदा तर बिहे भइसकेपछि पनि उहाँहरूले त्यस्तो व्यवहार कहिल्यै गर्नु भएन परिवारमा त्यसैले पनि हामी सबै सँगै बस्दा जति रमाइलो हुन्छ छुटिएर आआफ्नो अंश लिएर बस्दा त्यो रमाइलो पक्कै पनि हुन्न साह्रै रमाइलो परिवार भएकाले पनि हाम्रो परिवार देखेर ईर्ष्या गर्नेहरू पनि धेरै थिए टोल छिमेकमा कतिले त उदाहरण दिनुपर्दा समेत हाम्रै परिवारको नाम दिन्थे यस्तो परिवारमा हुर्केर बढेर पढ्दै अगाडि आएको मान्छे म तब मलाई राम्रो शिक्षा र राम्रो जिन्दगी दिनबाट कसले रोक्न सक्थ्यो र हाम्रो परिवारलाई स्कुले परीक्षामा मैले राम्रो अङ्क ल्याउँदा साह्रै उज्यालो हुन्थ्यो हाम्रो परिवारका सबै सदस्यहरूको मुहार त्यसैले त म यता आएर पढ्छु भन्दा सबैले सजिलै स्वीकार्नु माथि माथि लेखैमा मन फुल्छ कि फुल्दैन कसैलाई देखेर मन भुल्छ कि भुल्दैन पाइला मोडे जान्छन् धेरै धेरै मान्छे आउँछन् पाइला मोडे जान्छन् कसै न कसैले त मनै छोडे जान्छन् कसै न कसैले त मनै छोडे जान्छन् 我的真诚。 स्वीकृति भयो तब म यता आइपुगे तर मलाई कुनै पनि कुराको कमी थिएन सबै उतैबाट बुबाको चिन्जानमा मिलेको थियो अझै रासन त मैले घरबाटै ल्याउने गर्थे यसरी यहाँ एउटा सामान्य खर्चमा पनि राम्रो पढ्न पाइने प्राइभेट कलेज खोजेर म भर्ना भए पढाइ सुरु हुँदा त खासै साथीहरू थिएनन् हामी जम्मा नौजना मात्रै थियौँ बिस्तारै साथीहरू थपिन थाले कक्षा खचाखच भयो हामी सेक्सनमा बाँडियौँ म सुरुकै दिनदेखि पुगेको थिएँ उनी पन्ध्र दिनपछि पुगेकी थिइन् मैले उनलाई त्यति नजिक पनि सोचेको थिएन र त्यति टाढा पनि नाम पनि थाहा थिएन मलाई त त्यसैले मलाई लाग्थ्यो जब नामै थाहा छैन भने बोल्ने कसरी म आफ्नै काममा आफ्नै पढाइमा व्यस्त रहन्थे अरू साथीहरू पनि थिए मसँग तर पछिल्ला दिनमा उनी जति नजिक कोही पनि भएनन् मेरा लागि उनले बारम्बार भन्ने गर्थिन् मलाई सबै साथीहरू तिमी जस्ता छैनन् भनेर यसको मतलब मलाई लाग्थ्यो कि उनले मलाई अन्य साथीहरूसँग तुलना गर्दा केही विशेष देख्थिन् मनमा बेग्लै उत्साह आउँथ्यो त्यो समयमा आज म आफ्नो ठाउँमा छु उनी आफ्नो ठाउँमा छिन् तर पनि मैले बिर्सिन सकेको छैन ती पलहरू सम्झिँदा पनि हाँसो उठ्छ नजिक हुन्थ्यौं यदि हामी भने कति खुसी हुन्थ्यौं होला तर त्यो खुसी उनी जता पुगिन् त्यतै लिएर गइन् आफूसँगै मन थिएन उनीबाट टाढा भएर बस्न लेखेको मात्रै पाइन्छ भनेको यही नै हो सायद तर मैले धेरै प्रतीक्षा गरेँ उनको उनकै प्रगतिका लागि पनि मैले धेरै बाटोहरू पन्साउने काम गरेँ ताकि उनको त्यो यात्रामा कतै केही बाधा नपरोस् भनेर तर मेरो निस्वार्थ मनको त्यो प्रतीक्षा केवल प्रतीक्षामै सीमित रह्यो किन त्यस्तो भयो भनेर मैले सोध्ने चेष्टा पनि गरिनँ उनलाई जे छ ठिकै छ भनेर बसे गल्ती भयो सायद लेखेको मात्र पाइन्छ हजुर देखेको पाइन्छ देखो मात्र पाइन्छ हजुर देखेको पाइन्न कहिले पनि एक एकतर्फी माया लाएर लाइन्न लाएर लाइ एक तरफी माया सपना बेर जुनी भर पीरो दिदी बहिनी फेरि नो प्रधानमन्त्री इन दिस Oh no! No note, no vote, no vote. What to do, Prabhu? Hey, can you tell me about the future? यो Harma, Rajniti.